हिरा तिमी मेरो जिन्दगी हौ तिमी मेरो हर खुसी हौ भित्र राख्छु तिमलाई टाउकोमा चढ्नु है मुटुभित्र राख्छु तिमीलाई टाउकोमा चढ्नु है सातै जुनी मेरै हुने कसम तिमीले नतोड्नु है टाढा माया गाढा भन्छन् नजिकैको फिका तर परदेशबाट फर्कने दिन नजर तिमीले नमोड्नु है परदेशबाट फर्कने दिन नजर तिमले नबढ्नु है हो हेरा तिमी मेरो शीतलु छाया बाबा आमा बुढा भए उनलाई कहिल्यै नरुवाउनु बाबा आमा बुढा भए उनलाई कहिल्यै नरुवाउनु बाबा आमा बुढा भए उनलाई कहिल्यै नरुवाउनु भन्ला उनले केही तिमीलाई कहिल्यै आँसु नचुहाउनु वस्तु बुढो भिरा खोज्छन् मान्छे बुढो नि तर मुख मुखै लगाएर उनको चित्त नदुखाउनु हो हेरा तिमी मेरो रातको सपानी हो तिमी मेरो उदाउँदो बिहानी हो छोरी समान माया दिनु उसलाई बाबा माले नि छोरी समान माया दिनु उसलाई बाबा माले नि राम्रो कामको मिठो फल दिन्छ भन्छन् रामले नि अति भए खति हुन्छ परे पनि कष्ट तर लक्षण के छ भनी चिनुन् तिमलाई तिम्रै नामले नि लक्षण के छ भनी चिनुन् तिमलाई तिम्रै नामले नि हो हेरा तिमी मेरो गोधुली साझा हो तिमी मेरो मुटुको माझा छौ कर्म थलो परदेश मेरो तलमाथि सक्छ पर्न कर्म थलो परदेश मेरो तलमाथि सक्छ पर्न साई जिन्दगीमा थालौलिनी फेरि मर्न गरी खानु हिम्मत भन्छन् जानु कायर तर आफूलाई सम्हालेर पर्छ तिमीले केही गर्न आफूलाई सम्हालेर पर्छ तिमीले केही गर्न हो हिरा तिमी मेरो उदाउँदो जुन हौ तिमी मेरो पर्दाको गुण हौ तिमी てみめ